श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरामल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये कुमारजी आगे गर्नुहुन्छ हे अगस्त्य मुनि त्यसपछि पार्वतीले स्वस्तानीको प्रसाद अक्षता पुष्प यज्ञसूत्र रोटी पान सुपारी सगुन समेत सबै आठ आठ वस्तु ल्याएर शिवजीलाई दिई दण्डवत गरेर भनिन् हे भगवान् श्री स्वस्तानी परमेश्वरीको व्रत गरेर मेरो इच्छा पूर्ण भयो अत संसारका अनेक दुखी व्यक्तिलाई पनि यस व्रतको उपदेश दिएर उद्धार गर्न पाए असल हुने थियो फेरि यस संसारमा कति दरिद्र छन् कति दुखी छन् कति पापी छन् कसैका सन्तान छैनन् कसैका पुरुष छैनन् यस्ता अनेकन कष्ट व्रतबाट पार हुने थिए भन्ने मेरो इच्छा छ त्यति सुनेर महादेव भन्नुहुन्छ हे पार्वती तिम्रो परोपकारको भावना जानेर म प्रसन्न भए यस कामको निमित्त अस्वस्थमा ऋषिलाई ढाकेर पहिले र सतल पातलमा पठाऊ पार्वतीले हवस् भनेर उनलाई डाक्न पठाइन् अनि अस्वस्थमा ऋषि आएपछि आफूलाई विष्णु भगवानले बताएको पूजा विधि बताएर भनिन् त्यहाँ जो दुखी दरिद्री छन् जसका स्त्री सन्तान छैनन् तिनलाई यो व्रत गराउनु भनी पठाइन् पार्वतीलाई प्रणाम गरेर अस्वस्थमा ऋषि त्यहाँबाट रसातल पातलमा गए अनि फेरि यता पार्वतीको परीक्षा लिन भने महादेव कसैले नदेख्ने स्थानमा गई लुक्नुभयो महादेवलाई नदेखेर पार्वतीलाई निकै बेर खोजिन् पछि भेटेर सोधिन् हे नाथ हजुर मलाई छलेर किन लुक्न जानुभयो म राम्री छैन कि मन परिन कि किन हो महादेवले केही उत्तर नदी अब वनविहार गर्न जान्छु भनी निश्चय गरेर अन्त्य ध्यान भई श्लेषमान्तक वनमा किरातीको रूप धारण गरी शिकार खेल्न लाग्नुभयो फेरि शिवजीलाई नदेखेर पार्वतीले मनमा दिक्क मानि ध्यान दृष्टिले विचार गर्दा सबै थाहा पाइन् र एउटी अत्यन्त राम्री किरातिनीको रूप धारण गरी त्यही श्लेषमान्तक वनको एउटा ठुलो वृक्ष मुनि गएर बसिरहन् शिवजी पनि शिकार खेल्दै खेल्दै त्यहाँ आइपुग्नुभयो र किरातिनी रूपी पार्वतीलाई देखेर मोहित भई सोध्न लाग्नुभयो हे सुन्दरी तिमी देवकन्या एक कन्या नाम कन्या अथवा अप्सरा को हो मेरो विचारमा त तिमी जस्तै राम्री संसारमा हुनु असम्भव छ फेरि वन जन्तुको भय नमानी यस्तो घनघोर जङ्गलमा एक्लै किन आयो मलाई भन रूप शिवको यस्तो कुरा सुनि बायाँ र दायाँ हातमा धनुष र त्रिशुल लिने सर्पका गहना लगाउने महाभयङ्कर मूर्ति किराँतीतिर फर्केर कटाक्ष नेत्रले हेर्दै पार्वती भन्दछिन् हे किराँत म यहाँ बसेको निकै वर्ष बितिसक्यो फेरि सदैव जङ्गलमै बस्ने म किराँतिनी हुनाले वनका जन्तुहरूको डर पनि लाग्दैन तपस्या गरिरहेको छु यतिकैमा सास भर्न लाग्यो तब किराँतले भने हे सुन्दरी तिमी पनि एक्लै रहेछौ म पनि एक्लै छु अत दुवैजना यहीँ बसौ किरातिनीले उत्तर दिइन् हे किरात तिमी लोग्ने मानिस म स्वास्नी मानिस यो वनको एकान्त स्थान रात्रिको बेला छ फेरि राम्री स्त्री जाति देखेपछि पुरुषको मनको बेग रोक्न सक्दैनन् त्यसकारण यस स्थानमा बस्नु उचित छैन तिमी अन्तै बस्छ तिनको यो कुरा सुनि किराँतले भने सुन्दरी त्यस कुराको चिन्ता तिमीले गर्नु पर्दैन त्यो सुनेपछि पार्वतीले स्वीकार गर्ने अनि दुवैजना त्यही बस्दा बस्दा निकै दिन बितेपछि यसरी कति दिन बस्ने हो कति दिन निर्वाह गर्ने हो भने आकाशवाणी गए चाहिँ पार्वतीले भनिन् हे ईश्वर हजुर यसै गरी वन विहार गरेर बसिरहनु भयो भने हाम्रो रक्षा कसरी हुन्छ हजुर नहुँदा हामी सबै अमरकण दुखी छौँ कैलाश शून्य छ अत हाम्रो रक्षा गर्नुहोस् शिवजीले यस्तो आकाशवाणी सुनेर म यहाँ आएको कसैलाई थाहा थिएन यो बोल्ने को होला भनी चारैतिर हेर्नुभयो पछि देवताहरूले भनेका होलान् भने अनुमान गरी किरातिनीलाई खोज्दै वृक्ष मुनि आउनुभयो तर त्यहाँ पनि नदेखेर खोज्न लाग्नुभयो वृक्षमाथि चढेर फल टिप्न लागे कि किरातिनीलाई देखेर अकस्मात शिवजी भन्नुहुन्छ हे सुन्दरी तिमी कता गएकी थियौ म तिमीलाई निकै बेरदेखि खोजिरहेको छु किराँतीले भने हे किराँत भोक लागेर फलफुल टिप्न खोजेकी थिए कहीँ गएकी छैन यति सुनेपछि पूर्णचन्द्र जस्तै सुन्दरी किराँतीलाई देखेर खप्न नसकी शिवजी समात्मा भनेर लगे अनि किरातिनी भन्दछिन् हे किराँत के तिम्रो धर्म यही हो मैले महादेव बाहेकहरूलाई स्वामी मान्ने छैन भने प्रतिज्ञा गरेर यहाँ तपस्या गरिरहेको छु तिमीले भनेनौ भने म साफ दिन्छु पार्वतीको यस्तो कुरा सुनि शिवजीले आज्ञा भयो हे सुन्दरी म नै महादेव हुँ वन विहार गर्न यहाँ आएको हुँ नपत्याए हेर भने ज्योति स्वरूपको दर्शन दिनुभयो अनि किरातिनीले दण्डवट गरेर भन्ने हे भगवान् अब कन्यादान लिन मेरा पिता माता कहीँ होस् अनि शिवले स्वीकार गरेर किरातिनीको पछि पछि लाग्नुभयो जाँदा जाँदा हिमालय पर्वतका पुगेपछि यिनी पार्वती रहेछन् भन्ने थाहा पाएर अत्यन्त लचित भई शिवजी त्यहाँबाट अन्तर ध्यान भई श्रेष्ठ मान्तक वनमा किरातेश्वरको रूपमा बस्नुभयो पार्वतीले ध्यान दृष्टिद्वारा सबै जानेर आफूलाई पनि बागमतीमा स्नान गरी किरातेश्वर शिवलिङ्गको पूजा गरेर त्यही तपस्या गर्न लागिन् पार्वतीले स्नान गरेकी हुनाले त्यस घाटलाई गौरी घाट भन्दछन् जो मनुष्य गौरी घाटमा स्नान गरी किरातेश्वरको दर्शन गर्दछन् तिनका सम्पूर्ण पाप नाश भएर कैलाशमा बस्न पाउँछन् हे अगस्त्य मुनि त्यसपछि पार्वतीको तपस्याले प्रसन्न भई महादेवले आफ्नो रूप दर्शन दिनुभयो अनि प्रसन्न भए कि पार्वती बिन्ती गर्दछिन् हे नाथ मलाई किन यसरी कष्ट दिनुहुन्छ मैले के बिराकी भए क्षमा गर्नुहोस् तिनको कुरा सुनेर प्रसन्न भएका शिव र पार्वती त्यहाँबाट हिमालयका पुगे छोरी ज्वाइँ आएको देखेपछि पर्वतराजले प्रसन्न भएर सेवा गरे चार पाँच दिन त्यहाँ बसेपछि अब कैलाश जानु पर्दछ भनी महादेवले हिमालयसँग विदा माग्नुभयो अनि गिरिराज हात जोडेर भन्दछन् हे शशिशेखर निमेष मात्रमा सृष्टि स्थिति प्रयोग गर्ने हजुरलाई कोटि कोटि नमस्कार छ हे भवानी शङ्कर लक्ष्मी नारायणले समुद्रको घर जाँदा जस्तो आनन्द भएको थियो आज मलाई छोरी ज्वाइँ मेरो घरमा राज गर्नाले त्यस्तै प्रसन्नता प्राप्त भयो हे प्रभु समुद्र मन्थनमा निस्केको कालकुट बीजपान गरेर निलकण्ठ हुनुभएको हजुरलाई कोटी कोटी नमस्कार छ त्रिपुरा सोलाई नाश गर्नाले त्रिपुरारी नाम भएका हे विशम्बर यम इन्द्र सब हजुर नै हुनुहुन्छ सत्व रज तम त्रिगुण र गुणातीत पनि हजुर नै हुनुहुन्छ हे जगदीश्वर आदि मध्य अन्त्य नभएका अनन्त रूप हजुरलाई कोटी कोटी नमस्कार छ हजुरको गुणगान गर्न ब्रह्मा शारदा र शेषले पनि नसकेको म ज्ञानीले के सकौँला अत मेरो रक्षा गर्नुहोस् हे प्रभु हजुरलाई कोटि कोटि नमस्कार छ हिमालयको स्तुतिले प्रसन्न भएका शिवजीले हँसिलो मुख पारेर आज्ञा भयो हे गिरिराज तिम्रो भक्तिले म प्रसन्न भएँ तिम्रो इच्छा पूर्ण हुनेछ भने पार्वतीलाई साथमा लिएर कैलाशतर्फ भयो इति स्कंद पुराणे केदारखंडीय माघ महात्मे कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथा शिव कैलास गमन नाम चतुर्दश तत्रैव गंगा यमुना च तत्र गोदावरी सिंधु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र कथा प्रसंगः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् आफ्ना क्रोध छैन जो अरूको दोष देख्दैनन् जो अहंकार र ईर्ष्याले रहित छन् जो आफ्नो मनलाई नियन्त्रणमा राख्दछन् र जो सरल छन् त्यस्ता व्यक्तिलाई शिष्टाचारी भन्दछन् स्रोत महाभारत वन पर्व घा त्यस्तो सत्य सत्य होइन जसमा हिंसा भरिएको हुन्छ यदि दयाले युक्त छ भने बरु असत्य नै सत्य ठहरछ वास्तवमा जेबाट मनुष्यको हित हुन्छ त्यही नै सत्य हो सोच देवी भागवत मनुष्यको मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा शिवलिङ्ग सागर घूमली माँ फसे छु लेहु प्रभु जी उभारी भव सागर घूमली माँ फसे छु लेहु प्रभु जी उभारी छदा छदै शिव अरु को अगारी छदा छदै शिव अरूको अगाड़ी किन जाउँ हात पसारी पसारी लेऊ प्रभुजी उभारी भवसागर घुमरीमा छु कृतात्मी हो प्रभु में शिव तेरे उपकारी प्रभु जी ने उभारी भव सागर घूमरे रे फसे प्रभु जी ले उभारी उभारी का जी उभारी छदा शिव अर्थ अगाड़ी छदा छदे शिव अर्थ अगाड़ी कि न जाऊं हाथ पसारी पसारी ले शिव जी उभारी भव सागर घूम रे फसे छू